आजदेखि देशैभर पोलियो थोपा खुवाउने कार्यक्रम सुरु भएको छ राष्ट्रिय पोलियो खोप अभियान अन्तर्गत पहिलो चरण आजबाट सुरु भएको हो चितुवन जिल्लामा पनि पोलियो खोप अभियानको पहिलो चरण सुरु भएको छ नेपालमा जन्मेदेखि पाँच वर्ष मुनिका बयालिस लाख छब्बिस हजार नौ सय छ्यानब्बे बाल बालिकालाई पोलियो थोपा खुवाइने कार्यक्रम रहेको छ चितुवन जिल्लामा कुल पैसठी हजार पाँच सय बैसठी जनालाई पोलियो थोपा खुवाउँदैछ आज खुवाउन नभ्याएकाहरूलाई भोलि पनि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले जनाएको भएको छ हिमाली क्षेत्रका सात जिल्ला बाहेक दोस्रो चरणको सो कार्यक्रम माघ एघार र बाह्र गते र हिमाली जिल्लामा पहिलो चरणमा आगामी चैत आठ र नौ तथा दोस्रो चरणमा दुई हजार एकहत्तर वैशाख तेह्र र चौध गते सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख केहर सिंह गोदारले बताउनुभयो राष्ट्रिय पोलियो खोप दिवस हो दुई चरणमा खुवाउँछौ आज पौष छ गते पहिलो चरण र माघ एघार गते दोस्रो चरण छ फुटेका बच्चाहरूले भोलि पनि खान्छन् त्यसैभरि राष्ट्रिय पोलियो खोप अभियान मनाइँदैछ हिमाली क्षेत्र बाहेक अरूमा चाहिँ नि यो कार्यक्रम सञ्चालन गरिँदैछ जिल्लामा पनि पैँसठी हजार पाँच वर्षभन्दा मुनिका बालबालिकालाई पोलियो थप भइरहेको पोलियो भाइरस नामक संक्रमणले पोलियो रोग हुने भएपछि अपाङ्ग तथा मृत्यु समेत हुन सक्ने भएकोले बाल बालिकालाई पोलियो थोपा खुवाउनु अनिवार्य छ यो रोग लाग्दा हातखुट्टा चलाउन नसक्ने प्यारालाइसिसको लक्षण देखिने हुन्छ शरीरलाई चलाउने नसाहरूलाई असर गर्ने भएकोले पोलियो रोगलाई एक खतरनाक रोग हो भन्नुहुन्छ सप्त गण्डकी सामुदायिक अस्पतालका वरिष्ठ physician doctor Mahendra Agrahari polio viral infection जुनले चाहिँ हाम्रो हातखुट्टा चलाउने नसा रगतको नसा नभएर हात खुट्टाहरू चल्ने अथवा शरीर चलाउने नर्भ्सहरूले असर गर्ने एउटा रोग हो जुन चाहिँ ब्रेनको इन्टेरियर हर्न सेलमा मेन्ली गएर दिमागको नसालाई असर गर्ने र त्यसले गर्दाखेरि मान्छेमा हात खुट्टाहरू नचल्ने प्यारालाइसिसको जस्तो लक्षण देखिने एउटा रोग हो धेरै जसो यो बच्चा उमेरमा देखिन्छ र यसको देखिनुको कारण चाहिँ इन्फेक्सन्स कुनै पनि भाइरल इन्फेक्सन्सहरू भयो भने पोलियो लाग्न सक्ने सम्भावना हुन्छ गाविस र नगरपालिकाका प्रत्येक वडामा दुईवटा खोप केन्द्र सञ्चालन भइरहेको छ एउटा खोप केन्द्रमा दुईजना स्वयंसेवक खटाइएको गरिएको छ साथै बस पार्क इट्टा भट्टा गिटी कुट्ने स्थान सीमा क्षेत्र र घना बस्तीमा पनि खोप टोली परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ नेपालमा चालिस हजार चार खोप केन्द्रमा अस्सी नौ सय अडचालिस स्वयंसेवक परिचालन भएको जनाएको छ चितवनमा पनि एक हजार साठी जना स्वयंसेवक परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ विशेष गरेर बच्चाको उमेरमा यो रोगले आक्रमण गर्ने भएकोले यो रोगबाट बस्नको लागि सरकारले चलाएको अभियानमा नछुटाइकन जन्मेदेखि पाँच वर्ष मुनिका बाल बालिकालाई पोलियो थोपा खुवाउन नबिर्सौ भन्नुहुन्छ फेरि पनि सप्त गण्डकी सामुदायिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर महेन्द्र अग्रहरी पोलियोबाट बच्नलाई अहिले हामीले जन्मिने बित्तिकै बच्चाहरूलाई पोलियोको खोप सरकारले निशुल्क वितरण गरिरहेको छ यसरी यो पोलियो रोगले विभिन्न डेभलपमेन्टल एनोमोलिजहरूलाई बच्चाको चाहिँ जुन हुर्किने अवधिमा पनि असर गर्ने भएको भएर बच्चा चाहिँ लौडो लुलो हुने हात खुट्टाहरू राम्ररी नचल्ने र कहिले काहीँ ज्यानै लिन सक्ने सास वर्षको नसाहरूलाई असर गऱ्यो भने ज्यान खतरा हुने नराम्रो असरहरू पनि आउन सक्ने भएकोले त्यो अलिक खतरापूर्ण रोग र यो चाहिँ रूप बनाउने अब स्वस्थ बच्चालाई पनि लाउनु लुलो बनाउँदाखेरि चाहिँ जनमानसमा ठुलो असर पुग्ने भएको भएर त्यो चाहिँ सरकार तहबाट नै भ्याक्सिन गऱ्यो भने पोलियोको भ्याक्सिन खाइयो भने यसबाट चाहिँ बच्न सकिन्छ राज्यले यही अभियानका लागि मात्रै उन्तिस करोड रुपियाँ खर्च गरेको छ नेपालमा सन् दुई हजार दसदेखि पोलियोका रोगी देखा परेका छैनन् सन् दुई हजार चौधको फेब्रुअरी महिनामा नेपाल पोलियो शून्य प्रमाणित हुने बताइएको छ न्यूनतम स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार हो अझै पनि सामान्य औषधि सेवनबाटै बस्न सकिने यो रोग फेरि पनि फर्केर आउन नदिन हामी आफै सचेत हुनुपर्दछ राज्यले यति धेरै लगानी गरेर यो रोग निर्मूल पार्ने अभियान चलाएको बेला जनता पनि जागरूक भएर सहभागी हुनुपर्दछ ताकि भोलिका दिनमा पोलियो रोगबाट कोही पनि पीडित बन्नु नपरोस्